सम्झि ल्याउँदा आँसु बहन्छ दोहोरिन्छ त्यो कथा आज यो छातीमा आज यो हृदयमा कथा हो कि व्यथा हो यो कोही आई बुझाइदेऊ आज यो मनलाई आज यो तनलाई जसको हुन्छु म कहिले आफैलाई के भो यहाँ के हुने हो बुझाउँछु म अब आफैलाई जे भो यहाँ भइसक्यो जसको म कहिले आफैलाई के पो यहाँ के हुने हो बुझाउँछु म अब आफैलाई जे पो यहाँ भइसक्यो फर्की बिर्सु लाग्छ मेटिन्न त्यो भावना आज यो मुटुमा आज यो गीतमा आज यो छातीमा आज यो हृदयमा